डडेलधुरामा दस महिनामा चोरी संरक्षणमा बाह्र लाख बढी खर्च कञ्चनपुर भन्सार देशकै भन्सार कार्यालयमा उत्कृष्ट कञ्चनपुरका सिटिबिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा तालाबन्दी एकै कोठामा तीन कक्षाका विद्यार्थी राखेर पढाइँदै कञ्चनपुरमा स्थानीय तह निर्धारणका क्रियाकलाप नै रोकियो डडेलधुरामा भने प्राप्त सुझावमाथि आज छलफल गरिने बझाङ्गी राजा सिंहको दरबार संरक्षण अभावमा जीर्ण र कञ्चनपुरमा एक माछा पोखरीमा गोही भेटियो कृषकलाई लाखौंको क्षति कैलालीको दक्षिणी क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुरामा पर्ने चुरे क्षेत्र संरक्षणमा काम गरिरहेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समितिले आफूले गरेका कामको विवरण सार्वजनिक गरेको छ गएको वर्ष असोज बीस गतेदेखि काम शुरू गरेको उक्त समितिले हिजो डडेलधुरा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी गएको असार मसान्तसम्म गरिएका कामको विवरण सार्वजनिक गरेको हो कार्यक्रम लागू भएदेखि अर्थात दस महिनामा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण दर परिचालन तथा संस्थागत विकास व्यवहार व्यवहार परिवर्तन कक्षा सञ्चालन विद्यालय स्तरमा जनचेतना अभिवृद्धि वृक्षारोपण जस्ता कार्यहरू गरिरहेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समिति जोगबुडाका अध्यक्ष कैलाश कुमार पाण्डेले कार्यक्रममा जानकारी गराउनुभयो तराई प्रविधि कार्यक्रम मार्फत उत्तर क्षेत्रमा पर्ने डडेलधुराको चुरे क्षेत्रको संरक्षणको लागि सञ्चालन भइरहेका विभिन्न कार्यहरूमा अहिलेसम्म बाह्र लाख तेह्र हजार पाँच सय चौपन्न रूपैयाँ खर्च भएको उहाँले कार्यक्रममा जानकारी गराउनु भएको थियो संरक्षणका लागि भनेर कुल बाह्र लाख पैंतिस हजार आठ सय चौरानब्बे रूपैयाँ बजेट निकासा भएको थियो हिजो आयोजित उक्त समीक्षात्मक कार्यक्रममा सहभागीहरूले भने समितिले आवश्यक समन्वयको कमी भएको बताएका थिए समिति मार्फत सञ्चालन भएका आय आर्जनका कार्यक्रम वन र वातावरणसँग जोडेर गर्नुपर्नेमा त्यस्तो नगरिएको बताएका थिए समितिले आलिताल गाविस र परशुराम नगरपालिका क्षेत्रलाई आधार बनाएर काम गरिरहेको छ गएको वर्ष नगरपालिकामा काम गरेको समितिले यस वर्ष आलिताल गाविसमा काम गर्ने जनाएको छ अबको पैंतिस वर्षसम्म ती क्षेत्रमा यो कार्यक्रम सञ्चालनमा रहने समितिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी देशभरकै भन्सार कार्यालयमा उत्कृष्ट भएको छ कार्य सम्पादन मूल्याङ्कनका आधारमा भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र भैरवा भन्सार कार्यालयलाई उत्कृष्टमा राखेको हो प्रत्येक वर्ष देशभरका भन्सार कार्यालयले गरेको भन्सार गतिविधिका आधारमा कार्य सम्पादन गरी प्रदान गर्दै आएको सम्मान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र भैरवा भन्सार कार्यालयलाई प्रदान गरिएको भन्सार विभागले जनाएको छ भन्सारको व्यापार सहजीकरण राजस्व संकलन लिलामी प्रक्रिया र आन्तरिक प्रशासन सुधार लगायतका परिसूचकको मूल्याङ्कनका आधारमा भन्सार विभागले उत्कृष्टको सूची सार्वजनिक गर्ने गरेको कञ्चनपुर भन्सार कार्यालय गड्डा चौकीका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो गत आर्थिक वर्षमा भारतीय नाकाबन्दीका कारण देशका अन्य भन्सार नाका प्रभावित हुँदा कञ्चनपुरबाट धेरै सामान आयात भएको थियो चोरी पैठारी नियन्त्रण र आन्तरिक प्रशासनमा सुधार गर्दै भन्सार विभागले दिएको थप जिम्मेवारी सहित बाइस करोड़ राजस्व गत वर्ष संकलन भएको थियो नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले सिटीभिटीद्वारा सम्बन्धन प्राप्त कञ्चनपुरका शैक्षिक संस्थाहरूमा तालाबन्दी गरेको छ सिटीभिटीको मापदण्ड विपरीत शैक्षिक संस्थाहरू सञ्चालन भएको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले शुक्रबारदेखि त्यहाँका नौ शैक्षिक संस्थामा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो महेन्द्रगरमा सञ्चालित स्काई इन्स्टिच्युट सुपरलिङ technical institute Godavari Chaulani spark SK ब्रेस्ट आर्मी र एफसीआई होटल म्यानेजमेन्टमा तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विष्णुपाध्यायले जानकारी दिनुभएको छ विद्यार्थी संगठनले गरेको मागको व्यवस्था गरेको भन्दै सिटीबीटीद्वारा सम्बन्धन प्राप्त कञ्चनपुरका शैक्षिक संस्थाहरूमा तालाबन्दी गरिएको क्रान्तिकारी जिल्ला संयोजक प्रकाश जपरेलले जानकारी दिनुभएको छ विगत भन्दा यस वर्ष शुल्क वृद्धि गरेकाले शुल्क वृद्धि फिर्ता तोकिएको मापदण्ड अनुसार भौतिक संरचना निर्माण शैक्षिक सामग्री प्रयोग शालाको व्यवस्थाका साथै केन्द्रबाट प्राप्त छात्रवृत्तिसँगै आन्तरिक छात्रवृत्ति प्रदान गर्न विद्यार्थी संगठनको माग रहेको क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विष्णुपाध्यायले जानकारी दिनुभएको छ शैक्षिक विकृति विरूद्ध क्रान्तिकारीले आज जनप्रदर्शन गर्ने र भोलि र पर्सि शैक्षिक हड़तालको घोषणा समेत गरिसकेको छ लगातारको वर्षापछि विद्यालय भवनमा पहिरो आएपछि डडेलधुवाको गणेशपुर गाविसमा रहेको एक विद्यालयले एकै कोठामा तीन कक्षाका विद्यार्थीहरू राखेर पठन पाठन गराउनु परेको छ गएको छब्बीस गति राति गाविसको वडा नम्बर दुईको माली गाउँमा रहेको लाटा प्राथमिक विद्यालयको भिरालो ठाउँमा रहेको भवनको पछाडिपट्टि माथिबाट आएको पहिरोले दुई कोठामा क्षति पुर्याएको हो सीमित संख्यामा कक्षा कोठा रहेको विद्यालयको भवनमा पहिरो आएपछि खतराको जोखिम बढेकाले ती क्षति पुगेका दुई कोठामा पठन पाठन बन्द गरेर एकै कोठामा फरक फरक कक्षाका विद्यार्थी राखेर बाध्यताले पठन पाठन गराउनु परिरहेको विद्यालयले जनाएको छ अहिले कक्षा एक दुई र तीनलाई एक कोठामा तथा बाल कक्षा र पाँच कक्षाका विद्यार्थीलाई अर्को एक कोठामा राखेर पठन पाठन भइरहेको विद्यालयका प्रधानाध्यापक नयनराज पनेरूले जानकारी दिनुभएको छ कक्षा चारका विद्यार्थीहरूलाई भने अलग्गै एक कोठामा राखेर पढ़ाई भइरहेको उहाँले जानकारी दिनुभएको छ अलग्गै निर्माण गरी टिनले छाएको दुई कोठे भवनको पछाडितिरको भागमा क्षति पुगेको गणेशपुर गाविसका प्राविधिक सहायक कमल सिंह मालीले जानकारी दिनुभएको छ उहाँका अनुसार क्षति पुगेको भवनमा खतराको जोखिम बढेको भन्दै विद्यालयले एकै कोठामा धेरै कक्षाका विद्यार्थी राखेर पठन पाठन भइरहेकाले विद्यार्थीको पढाइमा समस्या आएको जानकारी दिनुभएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्थ र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुरमा साउन तेह्र गतिदेखि नै स्थानीय तह पुनर्संरचनाको काम रोकिएको छ केन्द्रमा भएको राजनीतिक परिवर्तनसँगै स्थानीय तहको संख्या परिवर्तन गर्नुपर्ने बहस चलेपछि कञ्चनपुरमा समेत स्थानीय तह पुनर्संरचनाको काम प्रभावित भएको हो स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक एवं कञ्चनपुरका स्थानीय विकास अधिकारी मोहन पौडेलले साउन तेह्र गतेसम्म भएको छलफलका आधारमा कञ्चनपुरमा छ वा सात स्थानीय तह बन्न सक्ने भए पनि यसमा ठोस सहमति नभएको बताउनुभयो साउन तेह्र गते यता छलफल नै रोकिएकाले अन्यलता बढेको उहाँले बताउनुभयो यसैबीच डडेलधुवाका लागि सीमा निर्धारण आयोगले तोकेको चारवटा स्थानीय तहमा जिल्लाका विभिन्न क्षेत्रबाट आएका सुझावहरूमाथि आज वृहत छलफल हुने भएको छ केही दिन अघि मात्रै ग्रामीण स्तरका सुझाव संकलनको काम सकाएको स्थानीय तह पुनर्संरचना प्राविधिक विधायक समितिले आज वृहत छलफल गर्न लागेको उक्त समितिका संयोजक एवं स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालले जानकारी दिनुभयो उहाँका अनुसार आजको छलफलमा सबै क्षेत्रबाट आएका सुझावहरूमाथि छलफल गरिनेछ बझाङको ब्यासी गाविसमा रहेको काला ढुङ्गा दरबारको नामले चिनिने तत्कालीन बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंहको दरबार स्थानीय बासी तथा सरोकारवाला भएकाहरूले सुधारमा चासो राखेका छैनन् विक्रमसम्म दुई हजार त्रिहत्तरदेखि दरबारको रेखदेख गर्दै आउनुभएका इन्द्रबहादुर डीसीका अनुसार दरबार संरक्षणमा कुनै पनि निकाय तथा व्यक्तिबाट चासो राखिएको छैन प्रचार प्रसार र रेखदेखको अभावले जिल्लामा रहेका अन्य विभिन्न पर्यटकीय स्थल पनि जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइरहेको छ जिल्लामा पर्यटकीय विकासका लागि आउने बजेटको सदुपयोग गर्न समेत ब्यासी गाविसका स्थानीयवासीले माग गरेका छन् कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको कवड हल क्षेत्रमा रहेको माछा पोखरीमा मगरगोही भेटिएको छ कवड हलको खाली जग्गालाई भाडा लिई पोखरी निर्माण गरी माछा पालन गर्दै रहेका पोखरी गर्दै रहेका पोखरीमा गोही भेटिएको हो शुक्रबार दिनभरिको प्रयासपछि गोहीलाई नियन्त्रणमा लिएको थियो आरक्ष र नेपाली सेनाका कर्मचारीले पोखरीबाट गोहीलाई उद्धार गरेर आरक्षको बाबातालमा छोडेका छन् पोखरीबाट उक्त गोहीलाई निकाल्न पोखरीको पानी निकास गरिएको थियो पोखरीमा भेटिएको मगर गोही पाँचदेखि सात वर्ष उमेरको सत्तरीदेखि अस्सी किलो बराबरको रहेको र नेपालमा घडियाल र मगर गोही दुई किसिमका पाइने गरेको शुक्लाफाटा आरक्ष कार्यालय मजगाउने जनाएको छ बजार क्षेत्र नजिक रहेको पोखरीमा गोही भेटिएकाले आरक्षको जंगलबाट गोही बजार क्षेत्रमा पुगेको हुन सक्ने अनुमान गरिएको छ उता बीस हजार भुरा राखेको पोखरीमा पसेर माछा खाने गरेको गोहीले एउटा पोखरीमा करिब ढाईदेखि तीन लाख बराबर क्षति भएको गत वर्षदेखि छ्यालिस लाखमा हलको जग्गा भाडामा लिई माछा पालन गरिरहेका कृषक पुष्पराज ओझाले बताएका छन् कैलालीको दक्षिणी क्षेत्रमा सजिलै डल्फिन देखिन थालेपछि स्थानीयले दक्षिणी क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग गरेका छन् नारायणपुर गाविस नौ वैदी लगायतका क्षेत्रमा रहेका नदीहरूमा दुर्लभ प्रजातिका डल्फिन देखिने गरेकाले सो क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग गरेका हुन् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन दुई हजार उनातिसले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेकाले यसको संरक्षणका लागि संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक रहेको उनीहरूको भनाइरहेको छ स्थानीय स्तरबाट डल्फिन संरक्षणमा धेरै प्रयास भइरहँदा सरकार भने उदासीन रहेको उनीहरूले गुनासो गरेका छन् चितौन राष्ट्रिय निकुञ्ज गैडा तथा बाघ बर्दिया कृष्णसार र शुक्ला फाँटा वन्यजन्तु आरक्ष सिंगाका लागि प्रख्यात भए जस्तै कैलाली डल्फिनका लागि प्रख्यात रहेकाले संरक्षित क्षेत्र बनाएर संरक्षणका गतिविधि गर्न आवश्यक रहेको स्थानीयको जोड रहेको छ यस्तै डल्फिन देखिने कैलालीको मोहना नदीमा विश्वमै अत्यन्त दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको पनि बसोबास रहेको पाइएको छ नदीमा जलस्तर बढेसँगै घडियालहरू देखिने गरेको पाइएको हो स्थानीयहरूले मोहनाको तल्लो क्षेत्र खक्रौलादेखि माथिल्लो क्षेत्र हसुलियाको खोनपुर घाटसम्म घडियाल देखिने गरेको बताएका छन् स्थानीयहरूले मोहनामा आएका घडियालहरू पथरिया कान्द्र नदीसम्म पुग्ने गरेको बताउने गरेका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटनाहरू र एउटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ डडेलधुराको जोगबुडाबाट सदरमुकामको बागबजारतिर आउँदै गरेको उग्रतारा यातायातको नाचार ख त्रिपन्न चालिस नम्बरको बसबाट खस्दा एकजना घाइते भएका छन् डडेलधुराको स्याउले बजार नजिकै बसबाट ओर्लिने क्रममा आलिताल गाविस छ कि अठार वर्षीय जानकी साउद घाइते भएकी स्याउलेका ट्राफिक प्रहरी सहायक निरीक्षक शंकरनाथले जानकारी दिनुभएको छ उनको टाउकोमा चोट लागेको छ सामान्य हेराईमा गम्भीर चोट नभए पनि टाउकोमा चोट लागेका कारण उनलाई उपक्षेत्रीय अस्पताल डडेलधुराले सिटी स्क्यानको लागि कैलालीको अत्तरिया स्थित सेवा नर्सिङ होममा रेफर गरेको ट्राफिक प्रहरी अत्तरियाले जनाएको छ उक्त घटना दिउँसो एक बजेतिर भएको हो यस्तै बाजरामा एउटा बसले किशोरलाई ठक्कर दिएको छ जिल्लाकै बाह्रबीस गाविसको मालिका बजार नजिकै बसले ठक्कर दिएर सोही ठाउँका वर्ष बाह्रका पारस बुढा घाइते भएका छन् उनको टाउको र ढाड र आँखामा चोट लागेको बताइएको छ उनको बैलपाट अस्पताल असममा सामान्य उपचारपछि धनगढ़ी रेफर गरिएको छ यसै गरी पूर्व पश्चिम राजमार्ग कञ्चनपुरको कृष्णपुर पाँचमा से एक छ तेह्र त्रियानब्बे नम्बरको एनसेलको जीव दुर्घटनामा परेको छ उक्त दुर्घटनामा एकजना गम्भीरसहित चारजना घाइते भएका छन् हिजो साँझ जीप अनियन्त्रित भई पल्टिँदा कैलालीको गदरिया आठका वर्ष बीसका सुन्दर चौधरी गम्भीर घाइते भएका हुन् यस्तै दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका बाइसका उपमहानगरपालिकाका बाइस वर्षीय लालबहादुर चौधरी कञ्चनपुरको रैकवार बेचवाका अठार वर्षीय हरि चौधरी र कैलालीको अत्तरिया नगरपालिका साथका छब्बीस वर्षीय लालबहादुर चौधरी चालक घाइते भएको जनाइएको